पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण समर्पण नमस्कार अनि हार्दिक स्वागत अभिवादन छ तपाईँ सम्पूर्ण नेत्रमा तपाईँ सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुनिरहनु भएको छ बोलिरहने मान्छे सुन तपाईँको साथमा छ टेक्निकल सपोर्टबाट मित्र राज हुनुहुन्छ प्रोग्राम हो अर्पण समर्पण सुख दुःख मिठा नमिठा तिता कुरा कहिले मिठा कुरा अवश्य भने आजको यो श्रृङ्खलामा तपाईँसँग रहँदैछ कल गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ हरेक दिन आउने गर्छौँ तपाईँको साथमा यानि कि दिउँसो दुई बजेको अर्पण खबर पछि अर्पण समाचार पछि आउँछौँ तिन बजीसम्म तपाईँको साथमा रहन्छौँ र विभिन्न गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन दिराउने प्रयास पनि गर्छौँ सँगसँगै तपाईँसँग मिठा नमिठा कुराकानी गर्ने गर्छौँ तपाईँको हालखबर बुझ्ने गर्छौँ र हामीले केही मिठो आवाजहरू सुनाउँछौँ तपाईँलाई तिनी आवाजहरू तपाईँले आफ्नो आफन्तजनलाई समर्पण पनि गर्न सक्नुहुनेछ सँगसँगै आफ्नो आफन्तजन समक्ष तपाईँको केही म्यासेज छ भने कार्यक्रमको यो व्यवसायबाट तपाईँले दिन सक्नुहुनेछ या पुऱ्याउन सक्नुहुनेछ राज कोही साथी हुनुहुन्छ लाइनमा भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार नमस्कार को भयो कराकबाट पार्वती है पार्वती आराम हुनुहुन्छ हामी पनि एकदम आराम छौँ अनि के गर्दै हुनुहुन्छ बसी बसाए है अनि बस्नुको अलावा के गर्नुहुन्छ पढ्दै हुनुहुन्छ पढाइलाई कहाँ पढाउनु भयो टेन क्लासमा पढ्नुहुन्छ है राम्रोसँग पढ्नु होला अनि आज खिर कतिको खानुभयो हामीले त गाउँतिर त खिर बनाउँदैन दादा बनाउँदैन बनाएको भए पार्वतीले ल्याइदिनुहुन्थ्यो कि भनेर हो के पार्वती अनि अरू अनि सूर्य दादा सूर्य दादा हजुर बिदामा हुनुहुन्छ ए म त सूर्य दादा कहिले पनि कार्यक्रममा किन होला भन्छु कि ए बिदामा त्यही भएर नआउनु भयो होला नि पछि है दादालाई हस् हुन्छ है त सूर्य दादालाई मात्र होइन हामीलाई चाहिँ होइन रहेछ है पनि मिस गरेको नि त नि होला अनि पार्वती अनि शिव कता हो त नि आजभोलि शिव धेरै टाढा छ दादा तपाईँहरूले देख्नुहुन्न त्यही त हिजो सोमबार थियो शिवको लागि व्रत बस्नु भयो कि भएन हामी व्रत बस्दिन त दादा हो र कस्तो निष्ठुरी मान्छे फेरि शिवजी रिसाउनु होला है अब रिसायो भने त फकाउन जाने हाल्छ नि त फेरि ट्यालेन्ट हुनुहुन्छ कि तपाईँ है अब पार्वती हो नि त शिवजीलाई फकाउनु पर्ने त कर्तव्य हो नि त्यही त पार्वती भएपछि शिवजीलाई कसरी फकाउनु पर्छ है राम्रोसँग थाहा छ ल अब अन्तिममा सम्झनुहोस् के को लागि सम्झने सर्वप्रथम हजुरलाई धन्यवाद छ अनि टेक्निसियनमा हुने राजाको लागि अनि सम्झना दिदीको लागि प्रतीक्षा दिदीको लागि अनि राजन दादाको लागि हजुर अनि पार्वती भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि मेरो दिदी शान्तिको लागि विशेष गरेर राजु भाइको लागि हुन्छ छोटो नमस्कार हामीलाई फोन गर्नु भएको थियो पार्वती कोराकबाट उहाँसँग कुराकानी गरौँ रेडियो अर्पण सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ हामी छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा अर्को साथी लाइनमा स्वागत गरौँ हेलो नमस्ते को बोल्नुभयो ज्यामिरेबाट राधा के छ राधा हालखबर हाम्रो पनि एकदम ठिक छ राधा तपाईँलाई सम्झेर बसिरहेको बसिरहेछौँ अनि अरू भन्नुहोस् भन्नु नमिल्ने हो <laughs> ए मिलेसम्म भन्नुहोस् नमिल्ने कुरा चाहिँ नभन्नुहोस् है अनि खाजा खानुभयो भयो है कति खानुभयो टन्न खानुभयो मैले त फेरि खानु भएन कि भनेर है किन राधाजी आज त खिर खाने दिन हो खाजा खानुभयो कि खिर खानुभयो किन मन पर्दैन त्यही त तपाईँलाई मिठो चिज चाहिँ मन नपर्ने रहेछ है ए चिया पनि पिउनुहुन्न है के पिउनुहुन्छ त्यसो भए गुलियो भने पर्दैन तपाईँलाई तितो तितो चिज मनपर्छ <laughs> तितो पारा के हुनुहुन्छ क्या <laughs> अघि राधाजी को कोलाई सम्झने आज सर्वप्रथम हजुरलाई धन्यवाद सर अनि टेक्निसियनमा रहनुभएको दादाको लागि अनि मेरो घर परिवारको लागि हजुर अनि सूर्य दादा विष्णु दादा अनि राज दादा अनि अर्का होल युनिटलाई अनि निलम अधिकारी सरोज लामा पवनजङ भण्डारी घमण्ड राणा मगरलाई सम्झिरहेको छु अनि मेरो यहाँ एकजना भाउजू हुनुहुन्छ एकजना भाउजू मेरो भाउजूको लागि विशेष गरी हुन्छ सुटौँ नमस्कार राधा झ्यामिरबाट कल गर्नु भएको थियो कुराकानी रह उहाँसँग पनि है तपाईँ सुन्नुभएको छ अर्पण सबैका लागि सधैँका लागि radio Arpan hundred four point five मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खलामा छौँ अर्को साथी लाइनमा हुनुहुन्छ है एकजना साथीलाई लाइनमा लिउँ त्यसपछि गीत सुन्नुपर्छ तपाईँको लागि आज केही नेपाली फिल्मका पुराना केही नयाँ गीत सङ्गीत तपाईँको लागि रहनेछन् एकदमै रमाइलो खालको सङ्घहरू रहनेछन् गीत बजाउँछौँ है ओके साथी हुनुहुन्छ लाइनमा <laughs> स्वागत गरौँ हेलो हेलो हेलो कुराकानी हुन सकेन है एउटा गीत सुन्छौँ यति बेला तपाईँ सम्पूर्णको लागि यति बेला हाम्रो पृष्ठभूमिमा बजिरहेको छ तपाईँ सम्पूर्णको लागि तपाईँ सम्पूर्णको लागि है कसले चोर्यो मेरो मन दिपक लिम्बू अनि अन्जुपन्तको आवाजमा चलचित्र कसले चोर्यो मेरो मनबाट स्वीकार्नुहोस् टुटुक भन् कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन चल्छ भरि खुसियाली चञ्चल छ कतै चरीले गाउँछ कतै हावा छम छमाउँछ कतै चरीले गाउँछ कतै हावा छम छमाउँछ चरीको गीतले छोड्यो मन कि खसीको पितले छोड्यो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन जाहा पाइला टेको रोकिन्न आशा इच्छा उड्न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 गर्नुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि touch sky international education Ratnanagar दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनासाठी घर बनाउन लागेको वरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई हाम्रै पर्साको नयाँ रोडमा रहेको ज्ञान ज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क ज्ञान ज्योति बिजुली पसल खैरहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि सरल अफसेट प्रेस सँगै फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छेपन्न एकसठी नौ सय बाह्र प्रोपराइटर कमलराज ढकाल ओहो यस्तो राम्रो घर अनि घरमा सुहाउँदो स्विचहरू वाल लाइट झुमर लाइट कहाँबाट ल्याउनु भयो काठमाडौँबाटै होला नि है कहाँ काठमाडौँबाट हुनु नि यी सबै विद्युत सम्बन्धी सामान त हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्वपट्टि खुलेको आरआर इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ नि सम्पर्क आर इलेक्ट्रिक सोराह चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस साथीहरू हो क्रान्ति अझै बाँकी छ यात्रा थोरै जटिल छ हुनु मिल्नु बाहेक विकल्प छैन एकीकृत नेकपा माओवादीको सहायक संगठन एवं कम्युनिष्ट लिङ वाइसिएल चितवन क्षेत्र नम्बर दुईको ऐतिहासिक एकताको प्रथम भेला पार्टीका केन्द्रीय सदस्य कमरेड सर्वोत्तमको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 छु र यति बेला अन्यहरूमा सुन्छु र टेक्निकल सपोर्टबाट कन्ट्रोल रुमबाट मलाई मेथ्रो राजले सहयोग गर्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस तिन सय तेत्तिसको लाइनमा फोन गर्न सक्नुहुनेछ केही मिठो कुराकानी तपाईँसँग रहनेछ र तपाईँको इन्टरटेनमेन्टको लागि तपाईँको मनोरञ्जनको लागि हामी गीत सङ्गीत पनि सुनाइरहेका छौँ अर्को साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छ हेलो हेलो हेलो हेलो हजुर नमस्कार हजुर को बोल्नु भयो कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो हजुर को बोल्दै हुनुहुन्छ हेलो हजुर को बोल्दै हुनुहुन्छ नमस्कार को बोल्नुभयो अघि कोही साथी हुनुहुन्छ तर उहाँसँग कुराकानी रहन सकिन यति बेला हामी एउटा गीत सुन्छौँ गीतपछि तपाईँको साथमा पुनः उपस्थित हुन्छौँ यति बेला म तपाईँ सम्पूर्णको लागि राख्दैछु चलचित्र के यो मायाबाट साह्रै सारा सारा दिन तपाईँ सम्पूर्णको लागि हेमन्त राणाको आवाजमा स्वीकार्नुहोस् सारा दिन सोची रहे घरी घरी मन बाधी रहे तिमलाई पाउने आस यो मनमा पालिरहे फाटिसकेछ सम्बन्ध हाम्रो तर म चाहिँ रहे आँखामा पानी आ हो कि या हो जानी जानी मनको मान्छे तिमी आज भयो नि बिरानी छानो एउटै थियो मानो एउटै थियो बाँड्थ्यौ सुख दुखानी बैगुनी सारा सारा दिन तपाईँ सम्पूर्णको लागि आवाज राख्यो चलचित्र के यो माया हो छ हेमन्त राणाको आवाज रहेको थियो सङ्गीत सुगम पोखरेल रहेको थियो यो आवाज सँगसँगै कार्यक्रममा फेरि पनि तपाईँलाई स्वागत छ तपाईँ सुन्नु भएको छ तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट सुन्नु भएको छ आवाज सुन कुमारको यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनको लागि टेक्निकल सपोर्टबाट मित्र राज र तपाईँ सुन्नु भएको छ कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्छु र आजको यो श्रृङ्खलामा तपाईँसँग रहेर कुराकानी गरिरहेको छु सम्पर्क गर्नुको लागि दुईवटा लाइन खुल्ला छन् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला छ कोही साथी लाइनमा हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छ हेलो हेलो नमस्कार नमस्ते हजुर को बोल्नुभयो कहाँबाट निरु है निरु आराम हुनुहुन्छ एकदम ठिक छु त अनि के गर्दै हो हजुर के गर्दै हुनुहुन्छ म बसी बसाइ हो दाइ बसी बसे है बस्नुको अब के हुन्छ सुनाउनुहोस् न ठिकै छ ठिकै छ है खाजा खानुभयो हजुर खाजा खानुभयो खाजा खा छैन खा छैन है कति बेला हुन्छ के हुनुभएको रे कति बेला हुन्छ अब एकछिन पछि हुन्छ अनि आज त खेर खानै दिनु निरो खाइसक्यो बिहानै बिहानै खाइसक्यो एक्लै अनि स्टोरी मान्छेहरू एक्लै खान्छन् है केही नै होइन ओके निरुजी ल सम्झनुहोस् अब अन्तिममा सर्वप्रथम हजुरलाई धन्यवाद छ अनि प्राविधिक दावा राजको लागि अनि मेरो साथीहरू हुनुहुन्छ निशा प्रनिशा कल्पना पवन हिलम घमले राजनगर सरोज अनि मलाई निरु भन्दा चिन्ने नचिन्ने सम्पूर्णको लागि हवस् त छुट्टिन्छौँ नमस्कार पदमपुर आज कल गर्नु भएको थियो कुराकानी रह्यो उहाँसँग र तपाईँ पनि कार्यक्रममा सहभागी जनाउनुको लागि फटाफट डाल गर्नुहोस् अब हामी अन्तिममा एकजना कलरलाई मात्र लिन सक्छौँ सु अनि साथीहरूलाई चाहिँ प्रयास नगर्नुहोला आजको लागि अन्तिम कलर स्वागत गर्छु हेलो हेलो हेलो हेलो हजुर नमस्कार हेलो ओके उहाँको आवाज हामीले सुन्न सकेनौँ अलिकति फोन लाइनमा डिस्टर्ब छ त्यसैले गर्दाखेरि तपाईँको आवाजलाई स्पष्टसँग सुन्ने प्रयास गरिरहेका छैनौँ प्रयास गर्न सक्नुहुनेछ तर आज होइन अब भोलिको लागि चाहिँ तपाईँहरूले प्रयास गर्नुपर्ने हुन्छ है आजलाई हुने प्रोग्रामको इन्डमा छौँ अन्तिममा छौँ छुटिनुपर्छ कल गर्नुभयो पार्वती त्यसै गरी राधा निरुत भाइ सम्पूर्णलाई धन्यवाद कल गर्ने अन्य साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ जतिले प्रयास गर्नुभयो तपाईँहरूलाई धन्यवाद छ सुझाव सल्लाह प्रतिक्रियाको लागि शून्य सपन्न बास त्रिसठी तिन सय बत्तिसमा फोन गर्न सक्नुहुनेछ र सुन्य साथ प्राविधिक मित्र राहसप्रति आभार प्रकट गर्दै अन्तिममा चलचित्र कोही मेरो बाटो शब्दमा खोल्न नसकिने यो माया स्वरूपराज आचार्यको आवाजमा यो आवाज तपाईँको लागि छाड्दै आवाजको दुनियाँबाट सुम नमस्कार मनले बोल्न नसकिने यो माया शब्दमा खुल्न नसकिने यो माया मनले बोल्न नसकिने यो माया खोल्न नसकिने यो माया मनले बोल्न नसकिने यो माया छैन तिम्रो चहक त्यो जुनमा छैन